मानिदिए पुग्छ अरू होइन मैले भने मानिदिए पुग्छ तिर्खा लाग्यो भन्दा पानी दिए पुग्छ भोजनमा छत्तिस व्यञ्जन चाहिँदैन मलाई भोजनमा छत्तिस व्यञ्जन चाहिँदैन मलाई खाना चटनी दाल बनाए झानी दिए पुग्छ तिर्खा लाग्यो सानो भन्दा पानी दिए पुग्छ कति वचन नलाई बुबा आमा रिजाए कति वचन नलाए बुबा आमारी रिजाए म पढ्दे सिंह घर धानी दिए पुग्छ तिर्ख लाग्यो सानो भन्दा पानी दिए पुग्छ जीवनमा बाढी आउँदा म फसे फसेछु भने जीवनमा बाढी आउँदा म फसेछु भने साथ दिने हात दिई तानी दिए पुग्छ तिर्खा लाग्यो सानो भन्दा पानी दिए पुग्छ तिमी बिना देव सधैँ उजाडिन्छ हेर तिमी बिना देव सधैँ उजाडिन्छ हेर मेरी प्रिय तिमी यति जानी दिए पुग्छ मेरा प्रिय तिमी यति जानिदिए पुग्छ होइन भने मैले भने मानिदिए पुग्छ तिर्खा लाग्यो सानो भन्दा पानी दिए पुग्छ तिर्खा लाग्यो सानो भन्दा पानी दिए पुग्छ हिँडेकै थिए बाटैमा घर छ कुनै दिन पस गुन्द्री र कामलो पिँढीमा जे छ तानेर बस भनेकै थिए बाटैमा घर छ कुनै दिन पस र कम्लो पिँढीमा जे छ तानेर बस है तानेर बस है आगनी आजा टेकेर गयो बोल्दानी नि बोलिनु केलु कैला थियो पटुकी भित्र त्यो पनि खोलिनु आगले आज टेकेर गयो बोल्दानी नि थियो पटुकी भित्र त्यो पानी खोली फेरि यही बाटो आए नबिर्सी पसाए गुन्द्री र काम्लो पिँढीमा जे छ तानेर लिएर बसाए बाटो हिँड्यौ तर्केर गयो मन रोयो नमस्कार अनि साहित्यको अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका मित्र रिजन केसीसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघहर सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको नेपाल नेपालवाणी समाचारपछि करिब करिब दस बजीसम्म व्यवसाय बस्नको लागि आउने गर्छौँ यो व्यवसायमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जना तपाईँकै गीत तपाईँकै कथा कविता हाइकु साहित्यको सबै फुलहरू फुल्छन् यो साझा फुलबारीमा ती तपाईँका जीवन्त रचनाहरूमा हामी आवाज मिसाउने काम गर्छौँ आज पनि सोही क्रममा हामी जुटिसकेका छौँ कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई उत्थान गरेको थिएँ अरू होइन मैले भने मानिदिए पुग्छ तिर्ख लाग्यो सानोभन्दा पानी दिए पुग्छ जीवनमा बाढी आउँदा म फसेछु भने साथ दिने हात दि तानी दिए पुग्छ साथ दिए दिने हात दि तानी दिए पुग्छ निकै सुन्दर गजल थियो आफ्नो माइलुलाई सम्झेको गजल अनि दुःख पर्दा अनि आफूले भनिदिएका कुराहरू मानिदिए पुग्ने कुराहरू अनि तिर्खा लागि पानी दिए पुग्छ भनेका कुराहरू अनि आफू जिन्दगीमा धेरै अवरोहहरू आउँदा अनि समस्याहरू आउँदा समस्याहरूसँग झेलिराख्दाखेरि आफ्नो मायलोले हात दिए दिए पुगेका कुराहरू पुग्ने कुराहरू हुँदै थियो रचनामा देवसागर स्याङ्जा हाल कोरियामा हुनुहुन्छ उहाँ निकै सुन्दर रचना पठाइदिनुभयो यो सुन्दर रचनाको लागि देवसागरजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना यो पुसाइमा रहेर मैले तपाईँको पढ्न पाइराखौँ वाचन गर्न पाइराखौँ यो अपेक्षा छ मेरो प्रिय मित्र कार्यक्रम मेरो रचनाको सुरुवातमा छौँ हामी तपाईँले कार्यक्रम मेरो रचनालाई विभिन्न ब्लगहरूमा विभिन्न वेबसाइटहरूमा पनि एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ radio Arpan dot blog spot dot कमबाट त्यसै गरी Chisapani Nepal dot blog spot dot कमबाट र Mohan Bihani dot blog spot dot कमबाट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ र डाउनलोडको व्यवस्था गर्नुहुने सबै साथीहरूलाई म यो समयमा धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र अब भने ढिलो नगरिकन तपाईँकै रचनाहरूलाई अगाडि जोड्छु म यहाँनिर रहेर मेरो हातमा रामचरण श्रेष्ठजीले चिसा पानी छ रामेछापदेखि कोर्नु भएको रचना छु उहाँको रचनालाई अगाडि जोड्छु यो राजनीति के हो के बुझेर बुझ्न सकिन्न यो राजनीति के हो के बुझेर बुझ्न सकिन्न के हुन्छ पर्दा पछाडि सोच्न सोचेर सोच्न सकिन्न नदेखियो आजसम्म कयौँ धाय मन्दिर नदेखियो आजसम्म कयौँ धाय मन्दिर देउता कि ढुङ्गा हो भेटेर भेट्न सकिन्न के हुन्छ पर्दा पछाडि सोचेर सोच्न सकिन्न सकिन्न हुने कुरा त भइहाल्छ किन पो डर मान्नु खै हुने कुरा त भइहाल्छ किन मान्नु किन पो मान्नु खै दौडन्छन् समय सधैँ रोकेर रोक्न सकिन्न के हुन्छ पर्दा पछाडि सोचेर सोच्न सकिन्न किन पो गर्छ घमण्ड सम्पत्ति थुप्रो छ भने किन पो गर्छ घमण्ड सम्पत्ति थुप्रो छ भने जाने हो रित्तो मरेर लगेर लाग्छ सकिन्न के हुन्छ पर्दा पछाडि सोचेर सोच्न सकिन्न बसौँला प्रेम गरेर जिन्दगी सधैँ उसैलाई बसौँला प्रेम गरेर जिन्दगी सधैँ उसैलाई धटकन चढाइदिए छोडेर छुट्न सकिन्न के हुन्छ पर्दा पछाडि सोचेर सोच्न सकिन्न खरानी हुन्छ शरीर मर्दैन आत्मा भनिन्छ खरानी हुन्छ शरीर मर्दैन आत्मा भनिन्छ यो दिव्य सत्य के हो कि जानेर जान्न सकिन्न के हुन्छ पर्दा पछाडि सोचेर सोच्न सकिन्न के राजनीति के हो के बुझेर बुझ्न सकिन्न के हुन्छ पर्दा पछाडि सोचेर सोच्न सकिन्न निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रामशरण श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु सुशील पुन मगर कान्छ कुन्छा बजार लमजुङदेखि पठाउनु भएको रचना छ देउता खोज्न मन्दिरमा धाउन थाले मान्छेहरू देउता खोज्न मन्दिरमा धाउन थाले मान्छेहरू मनको शान्ति ऐश्वर्य पाउन ऐश्वर्य पाउन थाले मान्छेहरू गाइनेहरू पनि यहाँ गीत गाउन पछि परे गाइनेहरू पनि यहाँ गीत गाउन पछि परे जबदेखि धनको गीत गाउन थाले मान्छेहरू मनको शान्ति सूर्य पाउन थाले मान्छेहरू मानवताको हत्या गरी फेरि मान्छे बनाउनलाई मानवताको हत्या गरी फेरि मान्छे बनाउनलाई ती गाई चोरिए आउन थाले मान्छेहरू मनको शान्ति सूर्य पाउन थाले मान्छेहरू समाजमा सम्मान सम्मान पाउन दान चल्न केही दिए समाजमा सम्मान पाउन दान चन्दा केही दिई र टुइया व्यक्तित्वलाई छाउन थाले मान्छेहरू मनको शान्ति सूर्य पाउन थाले मान्छेहरू रगतको नाता पनि डहा हुँदै जान थाल्यो रगतको नाता पनि डहा हुँदै जान थाल्यो पैसासँग जब सैनु लाउन थाले मान्छेहरू देउता खोज्न मन्दिरमा धाउन थाले मान्छेहरू देउता खोज्न मन्दिरमा धाउन थाले मान्छेहरू निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि सुशील पुन मगर्जीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना वाचन गर्न पाइराख्नु तपाईँको मैले त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा बालन्द महाबुजीको रचना छ उहाँको गजललाई अगाडि जोड्छु दुखाउने यादहरू जतन गरी बस तिमी दुखाउने यादहरू जतन गर गरी बस तिमी पर आएको दिल जल्दा मुस्कान छरी बस तिमी यो मनबाट निस्किएर सधैँ टाढा गए पनि यो मनबाट निस्किएर धेरै टाढा गए पनि यही आँखाले देखे देख्ने गरी वरिपरि बस तिमी दुखाउने यादहरू जतन गरी बस तिमी कहिले कहीँ मन दुखी बिरहाले सताउँदा कहिले कहीँ मन दुखी बिरहाले सताउँदा देउराली पारी हुन्छु नजर नजर गरी बस तिमी दुखाउने यादहरू जतन गरी बस तिमी दुनियाँले दूरमा राखी कुनै ठाउँ नदिएमा दुनियाँले दूरमा राखी कुनै ठाउँ नदिएमा यही दुखियाको छातीभरि मुटु बसी भरि बस तिमी यही दुखियाको छातीभरि भरी बस तिमी दुख हुने यादहरू जतन गरी बस तिमी पर्खाएको दिल जल्द मुस्कान छरी बस तिमी पर्खाएको दिल जल्द मुस्कान छरी बस्नु तिमी बालन्द माबुजीको रचना सँगसँगै अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सुन्दै गर्नुहोला बाँचेको छु आजसम्म तिम्रै कारण हाँसेको छु दुःख भोलि तिम्रै कारण हो बाँचेको छु आजसम्म तिम्रै कारण हाँसेको छु दुःख भोलि तिम्रै कारण मरे भने पनि म मर्ने छु तिम्रै कारण प्रिया तिम्रै कारण बाँचेको छु आजसम्म तिम्रै कारण सुखी हुँ तेल झै बने आयो तिमी हो निभनै लागे झै म तेल झै बने आयो तिमी सुतुनै लागे झै म सुवास बनेर छायो तिमी सुवास बनेर छायो तिमी चेको छु आजसम्म तरन मान्छे हाँस नभन्नु मुटु जलाए हो रोइ रोइ थाकेको मान्छे हुन हाँस नभन्नु मुटु जलाए जीवन देऊ या मृत्यु देऊ जे छ चाहना त्यही देऊ मलाई जे छ चाहना त्यही देऊ मलाई बाँचेको छु आजसम्म तिम्रै कारण हाँसेको छु दुःख भोलि तिम्रै कारण हृदयमा परदेश आउनुको कारण धेरै थियो हृदयमा परदेश आउनुको कारण धेरै थियो घरिघरि साउद हुनुको कारण धेरै थियो एउटा कुरा सुन मेरो भाइ सोध्नु आमालाई एउटा कुरा सुन मेरो भाइ सोध्नु आमालाई हिजो छिमेकी रमाउनुको कारण धेरै थियो हृदयमा परदेश आउनुको कारण धेरै थियो ती भट्टु अनि तौलेहरू चाटेर भए पनि ती भट्टु अनि तौलेहरू चाटेर भए पनि हो मेरी घरी साउ धाउनुको कारण धेरै थियो मेरो बाबाको मृत्युपछि रुँदै आमाले मलाई मेरो बाबाको मृत्युपछि रुँदै आमाले मलाई यो प्रदेशमा पठाउनुको कारण धेरै थियो घरिघरि साउ धाउनुको कारण धेरै थियो सुनौलो तिमी कुनै दिन मेरो कहानी सुनौला सुनाउला तिमी कुनै दिन मेरो कारण मेरो कहानी सुनौला मैले पढ्न नपाउनुको कारण धेरै थियो मैले पढ्न नपाउनुको कारण धेरै थियो हृदयमा परदेश आउनुको कारण धेरै थियो घरिघरि साउ धाउनुको कारण धेरै थियो हृदयमा परदेश पस्नुको कारण धेरै थियो दिनाक साथ जुन दिप घायल दीपक कार्की बनकटोवा नौ ललितपुर बाँके हाल गुजरात भारतबाट यो सुन्दर रचना पठाइदिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु वास्तवमा पनि धेरै बाध्यता छ नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई विदेशिनुको र बाध्यता सुपुसिएर पुछिएर विदेशिनु परेको छ आफ्नो जन्मभूमिलाई छोडेर अपराई हुनु परेको छ आफ्नो जन्मभूमिलाई माया लाग्दा लाग्दै पनि आफूले आफूलाई जन्म दिने देश छोडेर पराई बन्नु परेको छ हामी यस्तै सुन्दर रचना पठाइदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना वाचन गर्न पाइरहेको त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु बसेको छ रहर अघाउला भनेर बसेको छ बसेको रहेछ गाउँला भनेर सूर्य खस्ला अनि खाउँला भनेर केही कोही ढुकेर बस्छन् बस्या छन् बाटोमा कोही ढुकेर बस्या छन् बाटोमा म आएपछि सिद्ध्याउँला भनेर सूर्य खुवाउँला अनि खसाउँला भनेर म्याद थप तिमीले मागिरहेछौ म्याद थप तिमीले मागिरहेछौ भोलि विपरीत आउँला भनेर बसेको रहेछ अगाउला भनेर म कहिले हिँडेन मेहे फिल्ममा म ऊ कहिले हिँडेन मेहे फिल्ममा आफ्नो गजल सुनाउन भनेर सूर्य खस्ला अनि खाउला भनेर आज भुक्कै बस्नु ए नानी हो आज भुक्कै बस्नु ए नानी हो बाबा जानु भाष कमाउन भनेर बाबा जानु भाष कमाउला भनेर भोलि विपरीत खाउला भनेर कोसिस कयौँ ले नगर्ला होइनन् कोसिस कैयौँले नगर्या होइनन् रामलाई जालमा फसाउन भनेर रामलाई जालमा फसाउन भनेर बसेको रहेछ अगाउला भनेर सूर्य खस्ला अनि खाउँला भनेर रामशरण श्रेष्ठजीको रचनालाई मैले वाचन गरेँ यहाँ रहेर त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु कोही नोकर कोही मालिक ठिक लागेन हो यो मलाई लागेन ठिक ठिक लागेन जसले चोट मुटुभरि दिएर गएकी छे जसले चोट मुटुभरि दिएर गएकी छे उसैको याद झनै नजिक ठिक लागेन कोही नोक्कर कोही मालिक ठिक लागेन राज्यले घर बनाएनन् बाढी पीडितलाई राज्यले घर बनाइदिएनन् बाढी पीडितलाई मात्रै पिप्पल दियो छेनेक ठिक लागेन कोही नोकर कोही मालिक ठिक लागेन जहाँ मान्छेहरू रोकिन्छन् जनताको अपराधमा आधारमा जहाँ मान्छे रोकिन्छन् जातको आधारमा तर कुकुर हुन्छ शरीर ठिक लागेन कोही नोकर कोही मालिक ठिक लागेन गरिबलाई दुःखै दुःख धनीलाई सुखै सुख गरिबलाई दुःखै दुःख धनीलाई सुखै सुख भगवान तेरो आशिक ठिक लागेन भगवान तेरो आशिक ठिक लागेन कोही नोक्कर कोही मालिक ठिक लागेन दोषी महेन्द्रजीको रचनालाई वाचन गरेँ मैले यहाँनिर निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि दोषी महेन्द्रजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को रचनालाई अगाडि जोड्छु शान्तिनगर एक जुनौली बस्ती झापादेखि पठाउनु भएको छ शिव सुवेदीजीले मुक्तक उहाँको मुक्तकलाई अगाडि जोड्छु हातमा छिनछिन हरिया चुरा होस् फोनमा मिठो मिठो कुरा होस् हातमा छिनछिन चुरी चुरा होस् फोनमा मिठो मिठो कुरा होस् मेहेन्दीमा सजिएर पुकार गर्छु शिवको मेहेन्दीमा सजिएर पुकार गर्छु शिवको मनभित्र सार मनभित्रका सारा इच्छा पुरा होस् हातमा छिनछिन हरिया चुरा होस् फोनमा मिठो मिठो कुरा होस् निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि शिवजीलाई पनि धेरै धेरै धन्यवाद त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा मान्दर मानन्द अभागेजीको रचना छ उहाँको रचनालाई अगाडि जोड्छु आउँदैछौ गजलले तिमी रातको प्रहरमा दुःख सुख भावना बोके गाउँ सहरमा शुभकामना छ हाम्रो सहयात्री सरगम मिरमिरे बिहानी पख झुकाल्ने तर्खरमा दुःख सुख भावना बोकी गाउँ सहरमा सफा मन इच्छा विचार मन्दिर चाहिँ पवित्र सफा मन स्वच्छ विचार मन्दिर चाहिँ पवित्र तिम्रो त्यो मिठो आवाज सबै सबैको आधारमा सुख दुःख भावना बोकी गाउँ सहरमा सफा मन सफा विचार मान्छेको त्यो जीवनमा नटुङ्गिने गजल यात्रा मान्छेको त्यो मनमा जीवनमा नटुङ्गिने गजल यात्रा गिलासमा घोलिएको अमृत त्यो जहरमा दुःख सुख भावना बोकी गाउँ सहरमा घाइते यो सुनेलको मार्मिक त्यो गजल घाइते यो सुनेलको मार्मिक त्यो गजल गुनगुनाएर आउँदैछौ तिमी छन्द र बहरमा आउँदैछौ गजलले तिमी रातको प्रहरमा सुख दुःख भावना बोकी गाउँ सहरमा सुख दुःख भावना बोकी गाउँ सहरमा मानन्द्र बागेजीको रचनालाई वाचन गरे मैले निकै सुन्दर रचना तपाईँलाई पनि धेरै धेरै धन्यवाद अर्को रचनालाई अगाडि जोड्छु पुच्ची जमुनाजीको मुक्तक छ एकाएक वर्षिन्छ पानी निलो आकाश बादलले छेकेपछि एकाएक वर्षिन्छन् पानी निलो आकाशले बादल छेकेपछि मेरो मन अधेरो हुन्छ तिम्रो चेहरा मलिन देखेपछि दिन गन्दै बस्नु मेरो राज भेट्न आउँछु छिट्टै दिन गन्दै बस्नु मेरो राज भेट्न आउँछु छिट्टै यो हत्केलामा तिम्रो र मेरो नाम एकै ठाउँमा लेखेपछि यो हत्केलामा तिम्रो र मेरो नाम एकै ठाउँमा लेखेपछि एकाएक वर्षन्छन् पानी निलो आकाश बादलले छेकेपछि निकै सुन्दर रचना फुच्चे जमुनाजीलाई पनि धेरै धेरै धन्यवाद छ यो सुन्दर रचनाको लागि प्रिय मित्र यो रचना सँगसँगै अब भने हामी कार्यक्रमको लगभग लगभग अन्ततिर आइसकेका छौँ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद रचना पठाउनुहुने सबै मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नुहोला प्रतिक्रियाहरू छन् भने तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुनेछ सँगसँगै तपाईँले आफ्ना रचनाहरू पठाउन चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुनेछ पत्रचारको लागि हाम्रो ठेगाना कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्च रत्नगर एक पकुलर चोक चितवन सँगसँगै तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल गर्नको लागि RJ Dipendra one two three at Gmail dot कममा गएर तपाईँले इमेल गर्न सक्नुहुनेछ त्यसै गरी तपाईँले फेसबुक पेजमा पनि आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ W W W dot Facebook dot com slash मेरो रचना डट फाइभ सर्च गर्नुभयो भने कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई तपाईँले पाउनुहुनेछ यतिन्जेल सुनेर साथ दिनुभयो रेडियोमा इन्टरनेटमा पुनः एकपटक तपाईँ सबै सबैलाई धन्यवाद ब्लगहरूमा कार्यक्रम राखेर साथ दिनुहुने सबै मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै मेरो यो आवाजलाई तपाईँसम्म पुर्याउन साथ दिनुहुने दर्पण पारीका अननीय मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि छुट्टिन चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार एक्लो जीवन जिउन पनि सक्दिनँ म मर्नलाई विष पिउन पनि सक्दिनँ म पिउन पनि सक्दिनँ म आँसु झर्छ आँखाबाट छ धरती बगौल झै मनभरिका पीडा जल्छन् मनभरिका पीडा जल्छन् जिउँदो शरीर जलाउनलाई जिउँदो शरीर जलाउनलाई बिर्सु कसरी अब म भन मेरी प्रियतमा पागल पागल सरी भाषो